दुईजनाको मृत्यु दर्शन घाइते र त्रिकोणात्मक क्रिकेट श्रृङ्खलामा आज वेस्ट इन्डिज र श्रीलङ्का भिड्दै विम्बल्डन टेनिसको उपाधिका लागि एन्डी मोरे र नोभाक जोकोभिच बीच प्रतिस्पर्धा हुँदै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा जनसङ्ख्या भूगोल र समावेशिताका आधारमा क्षेत्र निर्धारण गर्न नागरिक समाज र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिएका छन् निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिन आज आयोग कार्यालय नयाँ बानेश्वर पुगेका नागरिक समाज र सङ्घ संस्थाका प्रतिनिधिले यस्तो सुझाव दिएका हुन् नागरिक समाजका अगुवा एवं पूर्व सभामुख दमनाथ ढुङ्गानाले जनसङ्ख्या र समावेशिता दुवैलाई समेटेर क्षेत्र निर्धारण गर्न सुझाव दिनुभयो गैर सरकारी संस्थाकी प्रतिनिधि शर्मिला कार्कीले जनसङ्ख्या र भूगोल दुवैलाई उत्तिकै प्राथमिकतामा राखेर क्षेत्र निर्धारण गर्नुपर्ने बताउनुभयो यसअघि आयोगले राजनैतिक राजनीतिक दल विशेषज्ञ महिला अधिकार कर्मी लगायतसँग सुझाव सङ्कलन गरिसकेको छ आयोगलाई पछिल्लो जनगणना अनुसार बढेको जनसङ्ख्या र मागअनुसार सिट सङ्ख्या उपलब्ध गराउनुपर्ने क्षेत्राधिकार छ संवैधानिक व्यवस्था अनुसार आयोगले कुल दुई सय चालिस निर्वाचन क्षेत्रमध्ये पछि थपिएका पैँतिस क्षेत्रको मात्रै हेरफेर गर्न सक्नेछ आयोगलाई सिट सङ्ख्या दुई सय चालिसबाट बढाउन नमिल्ने संवैधानिक सीमा छ एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारको लागि सिङ्गापुर प्रस्थान गर्नुभएको छ उहाँ थाई एयरको विमानबाट सिङ्गापुर प्रस्थान गर्नुभएको हो दाहाल दम्पति चार दिन सिङ्गापुरमा रहनेछन् दाहाल पत्नी सीता मात्रै सिङ्गापुर प्रस्थान गरेका हुन् सीताको सिङ्गापुर स्थित ट्याङटोङ सिंह अस्पतालमा उपचार गर्न लागेको सचिवालयले बताएको छ यो सिङ्गापुरको तेस्रो ठूलो अस्पताल हो मृगोलाको समस्याबाट पीडित सीताको उपचारको लागि यसअघि पनि गत पुसमा स्थित बुमरङ गगाड इन्टरनेसनल अस्पतालमा लगिएको थियो पूर्व राजा ज्ञानेन्द्र शाहले आज सडसठीौँ जन्मदिन मनाउनु भएको छ काठमाडौँको निर्मल निवासमा आयोजित जन्मदिनको अवसर कार्यक्रममा समर्थकहरूको भिड थियो उनीहरू हातमा फुलका गुच्छा खादा र पूर्व राजाको फोटो टाँसेको प्लेकार्ड बोकेर लामो लाइनमा बसेका थिए कलाकारहरू देशले रगत मागे मलाई बलि चढाउ बोलको गीत गाइरहेका थिए पञ्चै बाजा र ब्यान्ड बाजा पनि बजिरहेको थियो शुभकामना दिन आउने सबै समर्थकसँग पूर्व राजा ज्ञानेन्द्रले पालै पालो कुरा पनि गर्नुभयो जन्मदिन कार्यक्रममा पत्नी कोमल र परिवारका अरू सदस्यहरू भने देखिएका थिएनन् कार्यक्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो जन्मदिनको अवसरमा उपस्थित सर्वसाधारणसँग छोटो कुराकानी गर्दै पूर्व राजा शाहले प्रजातान्त्रिक व्यवस्था स्थापित गर्न निषेधको राजनीति गर्न नहुने बताउनुभयो दलहरूतर्फ इङ्गित गर्दै उहाँले प्रजातन्त्रको उदाहरण दिनको लागि लागि सबैका विचार सुन्न सुझाव दिनुभयो शाहले देशमा निर्वाचन होस् भन्ने कामना समेत गर्नुभयो साथै उहाँले तोकेकै समयमा निर्वाचन भएर मुलुकमा निकास होस् पनि भन्नुभएको थियो एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री टोपबहादुर रामाझीले बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा गर्दै परम्परा तोडेको बताउनु भएको छ आज अर्घखाँचीको सन्धि खर्कमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता रामाझीले राजीनामा अन्तर्विरोधको कारण नआएको प्रश्न पार्नुभयो निर्वाचन फाड्न खोज्ने शक्तिहरूको तागत निकै कमजोर रहेको बताउँदै वर्तमान सरकारले नै निर्वाचन गराउने बताउनुभयो पार्टी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई निकट मानिने नेता लामाजीले भट्टराईको राजीनामा पार्टीभित्रको अन्तर्विरोध नभई पार्टीमा योगदान गर्न पदमा बसेर मात्र गर्न सकिन्छ भन्ने परम्परालाई तोड्न भएको बताउनुभयो साउन चार गतेको विस्तारित बैठकबाट सबै समस्या हल हुने उहाँले दावी गर्नुभयो नेपालमा डेढ सयको हाराहारीमा पार्टी रहेको भए पनि अन्तिम समयमा दुई समूह मात्र अस्तित्वमा रहने रायमाझीले दावी गर्दै भन्नुभयो अग्रगमनको नेतृत्व ए माओवादी गर्छ र यथास्थितिको नेतृत्व कङ्ग्रेस अवश्य गर्छ एमाले विघटन भएर जाने उहाँले दावी गर्नुभयो नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जातीय राज्यको माग गर्नेहरू वास्तविक अर्थमा संहिता विरोधी भएको आरोप लगाउनु भएको छ प्रेस चौतारी बाँकीले आज नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष गौतमले जातीय संहिताको चरको आवाज उठाउनेहरूले संहिता नभई मुलुक टुक्राउन चाहेको दावी गर्नुभयो जातीय राज्य कुनै पनि हिसाबले देशको हितमा नहुने भन्दै गौतमले देशको विशेषता सुहाउँदो बहुपहिचानयुक्त साझा संहिता सबैभन्दा राम्रो विकल्प भएको बताउनुभयो मङ्सिर चार गते चुनाव हुनेमा शङ्का नगरी सबैजना चुनावको तयारीमा लाग्नुपर्ने उपाध्यक्ष गौतमको भनाइ छ दक्षिण एसियाको सर्वाधिक प्राचीन बौद्ध देवल नेपाल स्थित भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा भेटिएको छ लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा गरिएको उत्खननबाट उक्त प्राचीन बौद्ध देवल फेला परेको हो यसअघि उक्त क्षेत्रमा फेला परेको अशोक स्तम्भलाई सबैभन्दा प्राचीन कालको मानिँदै आइएको थियो आज राजधानीमा पत्रकार सम्मेलन गर्दै बेलायतको दहराम दरहाम विश्वविद्यालयका प्राध्यापक रबिन कनिङह्यामले एसियामा नै पहिलो पटक अशोकभन्दा माथिल्लो समयको इट्टाबाट निर्मित फेला परेको जानकारी दिनुभयो प्राध्यापक रबिन कनिह्यामले नेपाली तथा अन्तर्राष्ट्रिय विज्ञहरूको उत्खनन टोलीको सहनिर्देशन गर्नुभएको थियो प्राकृतिक प्रकोपका कारण नेपालमा वर्षेनी एक हजार भन्दा बढी नागरिकले अकालमा मृत्युवरण गर्नु परिरहेको छ प्राकृतिक प्रकोप मध्ये सबैभन्दा धेरै बाढी पहिरोका कारण तिन जनाले वर्षेनी ज्यान गुमाउने परेको तथा वार्षिक एक अर्ब बिस करोड बराबरको धन सम्पत्ति क्षति हुने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ मर्सिकोर नामक गैर सरकारी संस्थाले गरेको अध्ययन अनुसार पूर्व सूचना प्रणालीमा एक युरो लगानी गरेमा प्रकोपबाट हुन सक्ने तीन दशमलव पाँच युरोसम्मको क्षति न्यूनीकरण गर्न सकिन्छ अध्ययन प्रतिवेदनमा सैतिस वर्ष यता नेपालमा प्राकृतिक प्रकोपका कारण छब्बिस हजार छ सय छप्पन्नजनाले ज्यान गुमाएको सत्तालिस लाख नागरिक प्रत्यक्ष प्रभावित भएका आठ लाख एकचालिस हजार हेक्टर जमिन नष्ट भएको दुई लाख छत्तिस हजार पशु चौपाएको मृत्यु भएको उल्लेख छ नेपालमा सबैभन्दा बढी बाँके बर्दिया कैलाली रूपन्देही नवलप्रासी चितवन सर्लाही सप्तरी र सुनसरी जिल्ला प्राकृतिक प्रकोपको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ झन्डै डेढ महिनादेखि हराइरहेकी चितवनकी सपना पौडेलको शव काठमाडौँमा भेटिएको छ चितवन भरतपुर नौकी बिस वर्ष पौडेलको शव काठमाडौँ खाली जग्गामा बोरामा पोको पारेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ काठमाडौँको जडीबुटीमा काम गर्दै आएकी सपना बयालिस दिनदेखि बेपत्ता रहेको प्रहरीले बताएको छ सपनाको हत्यामा संलग्न रहेको आशंकामा उनीसँगै काम गर्ने अमर सिंह चालिसेलाई पक्राउ गरेको महानगरी प्रहरी परिसर हनुमान ढोकाका प्रवक्ता शक्रबहादुर सिंहले उहाँले जानकारी दिनुभयो नेपालमा वर्षेनी सवारी दुर्घटनाबाट सयौँले अकालमै ज्यान गुमाउने गरेका छन् भौगोलिक बनावट र ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढिरहेका छन् जेस दुर्घटना हुनै नदिएर अकालमै ज्यान गुमाउन नपरोस् भन्ने सबैको चाहना हुन्छ सहकर्मी सम्झना श्रेष्ठको रिपोर्ट पछिल्लो समयमा दिन प्रतिदिन सवारी दुर्घटना बढिरहेको छ कतिपय दुर्घटना चालकको लापरवाही त कतिपय ट्राफिकको कमजोर चेकजाँचको कारण रहेका छन् त्यस्तै नेपालको भौगोलिक अवस्थाको कारण पनि दुर्घटना भइरहेका छन् साँघुरो बाटो सवारीको चाप र प्रतिस्पर्धामा गाडी चलाउनाले पनि दुर्घटना हुने गरेका छन् प्राय चालकी लापरवाहीको कारण दुर्घटना भएको भन्ने समाचार र गुनासाहरू आउने गरेका छन् तर चालकको लापरवाहीले गर्दा मात्र दुर्घटना नहुने बताउनुहुन्छ वीरगंज पोखरा रोडका बस बस चालक शम्भु गिरी चालकको लापरवाहीले मात्रै पनि दुर्घटना हुँदैन बाटोको स्थिति पनि यस्तो खराब छ हेर्नु अब आज बनाए बाटो भोलि खालको देखिन्छ त्यसमाथि चालक साथीहरूले पनि अलिक लापरवाही गर्छन् धुम्रपान गरेर नसा पदार्थ फरक खोलाउने पनि छन् त्यस्ता साथीहरू पनि छन् अरू पनि म चाहिँ सबै भन्छु बाटोको स्थितिले गर्दाखेरि पनि अलिकति दुर्घटना हुन्छ अरू कारण के भन्नुहुन्छ अब बर्खा टाइम हो साथीभाइहरू भर्खर भर्खर ड्राइभर छन् रोडको भिड त्यस्तै जाम त्यस्तै र साइकल अब साइकल पनि यही बाटोमा मोटरसाइकल पनि यही बाटोमा लापरवाही हिँड्छन् आफ्नो आफ्नो ज्यानको सुरक्षा नगरिकन हिँड्छन् सानो गाडीहरू हेर्नुहोस् किनकि ठुलो गाडीलाई गल्ती आउँछ विशेष गरी वर्षाको समयमा चिप्लोको कारण सवारी साधन अनियन्त्रित भई सवारी दुर्घटना हुने गर्दछन् हाम्रो देश नेपालको सड़कको अवस्था निकै नै नाजुक छ साँघुरो बाटोमा सवारी साधनको चाप भने निकै नै देखिन्छ विशेष त पैदल यात्रीको लापरवाहीकै कारण सड़क दुर्घटना बढिरहेको छ भन्नुहुन्छ एक सर्वसाधारण सुरेश विष्ट चाहिँ पैदल यात्रीहरूको लापरवाहीले गर्दा पनि धेरै एक्सिडेन्ट भएको पनि सबैभन्दा मूल जर चाहिँ पैदल यात्रीहरूको चाहिँ लापरवाहीको कारण गर्दा पैदल यात्रीहरूलाई थाहा छैन कुन बाटो हिँड्नुपर्ने हो कुन ठाउँबाट क्रसिङ गर्नुपर्ने हो कतापट्टि जेब्रा क्रसिङ छ कतापट्टि चाहिँ ऊ छ उनीहरूलाई कुनै ज्ञान हुँदैन ज्ञान भए पनि बुचुचार हिँडेका छन् हाम्रो देश नेपालमा अब राम्रो बाटोको व्यवस्था छैन अब साङ साङ्ग्रिङको बाटो सवारी धेरै अब यो मौसमले गर्दा पनि धेरै हुन्छ जस्तो चिप्ले चिप्लिएको बाटो छ पानी परेको अवस्था छ यसमा आउँछ अनि ड्राइभरहरूको लापरवाही पनि अब कतै कतै पाइएको छ मानिसहरू जहिले सुके हतारमा देखिन्छन् मुखमा ढिलो भइसक्यो भन्ने शब्द अहिलेको मानिसमा थेगो नै बनेको छ त्यसैले हतार हतारमा पैदल यात्रीहरूले पनि ट्राफिक नियम ख्यालै नगरी जताभावी बाटो काट्ने गर्छन् सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी भने दिनरात सडकमा खटिरहेका हुन्छन् तैपनि दुर्घटनाहरू बढिरहेका छन् ट्राफिककै कमजोरीको कारणले मात्र दुर्घटना नहुने ट्राफिक प्रहरीको दावी छ ट्राफिक जनशक्तिको कमी र चालकहरूको अटेरीपनाको कारण दुर्घटना भएको बताउनुहुन्छ चितवनका ट्राफिक प्रहरी प्रमुख रविन्द्र श्रेष्ठ हजुर ट्राफिक जाँच चाहिँ नभएको चाहिँ होइन ट्राफिक जाँचहरू चाहिँ भइराखेको छ यो चाहिँ हदसम्म सत्य पनि हो कि किनकि हामीले जनशक्तिको अभावले गर्दाखेरि धेरै चाहिँ टेक्निक चाहिँ निकाल्न सकेका छैन जनशक्ति भइदियो भए हामीले बिहान बेलुका र दिउँसो पनि निकाल्न सक्छ तर जनशक्तिको जनशक्तिको अभावले चाहिँ त्यसो गर्न सकेका छैन निकट भविष्यमा जनशक्ति थप हो भने चाँडी पसार र भण्डारामा पनि जनशक्ति थप गर्ने योजना छ दुर्घटनाकै कारण गन्तव्यमा हिँडेका कतिपय यात्रुहरूले अकालमा नै ज्यान गुमाउनु परिरहेको छ भौगोलिक बनावटको सुधार र ट्राफिक नियमको पालना गरे पक्कै पनि दुर्घटना न्यूनीकरण हुने थियो अनि यात्रुले सफल यात्रा गर्न पाउने थिए बाँकी समाचार रातिको समयमा राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणको लागि सडक किनारमा क्याट आई राख्न सुरु गरिएको छ अहिले पृथ्वी राजमार्गका दुर्घटना सम्भावित ठाउँहरूमा सडकको दुवै किनारामा क्याट आई राख्न थालिएको छ दिउँसोको समयमा भन्दा सवारी साधनहरू रातको समयमा बढी दुर्घटना हुने भएकाले रातको समयमा चालकहरूलाई सचेत गराउन क्याट आई नामक बत्ती राखिएको हो राजमार्ग क्षेत्रका अधिकांश स्थानमा बिजुली बत्ती नभएकाले गर्दा सोलरबाट चार्ज भई रातिको समयमा बलिरहने र केही स्थानमा भने सवारीका साधन आएपछि आफै बल्ने क्याट आई नामक बत्ती राखिएको छ डिभिजन सडक कार्यालय भरतपुरका अनुसार यस वर्ष र आगामी वर्षभित्रमा सडकको दुवै किनारामा पहिरो सफेद रङको रातको समयमा चम्कने क्याट आई राख्ने र अत्याधिक सवारी दुर्घटना हुने स्थलहरूमा पनि सोलरबाट चढ्ने क्याट आई राख्ने जनाइएको छ अहिले राजमार्गको धेरै दुर्घटना हुने स्थान कृष्णभेर ज्यामेरे घाट घाटबेसी टालघर लगायतका स्थानमा यस्तो विशेष प्रकारको बत्ती सडकको दायाँ बायाँ राखिएको छ चितवनको कठार गाविसमा रिक्त सचिव पदपूर्ति नहुँदा दैनिक प्रशासन सञ्चारमा समस्या आएको छ सो गाविसमा सचिव नहुँदा छिमेकी कुम्रोज गाविस सचिवले जिम्मेवारीलाई सम्हाल्दै आउनु भएको छ यसअघिका सचिव वेद प्रसाद बजगाई बडुवा भई जिल्ला विकास समिति गएपछि छिमेकी कुम्रोज गाविस सचिव राजेन्द्र मैनालीले जिम्मेवारी सम्हाल्दै आउनु भएको हो दुईवटा गाविसको काम सम्हाल्दा दैनिक प्रशासन चलाउन गाह्रो परेको कुम्रोज गाविसका सचिव मैनालीले बताउनुभयो सचिव मैनालीले बिहान र बेलुकाको समय कठार गाविस र दिउँसोको समय कुमरोज गाविसमा दिँदै आउनु भएको छ दुईतिरको जिम्मेवारी लिँदा काम गर्न गाह्रो छ सचिव मैनालीले भन्नुभयो जनतालाई समस्यामा पारेर काम रोक्नु भएन बढी समय दिएर भए पनि काम गर्नै पर्यो यस आर्थिक वर्षपछि मात्रै अर्को सचिव आउने भएकाले बढी समय दिएर भए पनि जनताको काम नरोकेको उहाँको भनाइ छ गाविसमा यति बेला वृद्ध भत्ता वितरण योजनाको काम भइरहेको छ दाङमा लगातार दुई दिनमा दुई किशोरी बलात्कृत भएका छन् शनिबार राति सत्र वर्षीय किशोरी तुलसीपुर बस पार्कमा बलात्कृत भएको प्रहरीले जनाएको छ चारजनाको समूहले किशोरीमाथि बलात्कार गरेको प्रहरीको भनाइ छ प्रहरीले किशोरीमाथि बलात्कारको आरोपित चारैजनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा प्युठानका वीरबहादुर खत्री सल्यानका युवराज डाँगी अर्जुन योगी र चन्द्र डाँगी सन् शुक्रबार पनि पन्ध्र वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको थियो यसैबीच पानीमा डुबेर दाङमा आज एक बालक मृत्यु भएको छ गोराई नगरपालिका दस निवासी आठ वर्षीय साइमन बुढा मगरको सेवार खोलामा बन्न लागेको पुल मनेको खाल्डोमा डुबेर मृत्यु भएको हो भारतीय सीमा सुरक्षा बल एसएसबीले नलप्रासीको त्रिवेणी क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाएको छ एसएसबीको उक्त निर्देशनपछि त्रिवेणीका स्थानीय बासिन्दाहरू हैरानी खेप्न बाध्य भएका छन् एसएसबीले बेलुका सात बजेदेखि बिहान पाँच बजेसम्मको समयमा कसैलाई सीमामा आवत जावत गर्न नदिएपछि उपचार तथा किनमेलका लागि त्रिवेणी क्षेत्रका रोपौलिया कोडिया नर्सही पकली हवा गुडी पर्सौनी प्रतापपुर जमोनिया लगायत गाविसका बासिन्दा प्रमुख बजारको रूपमा रहेको भारत भारतीय बजार वाल्मिकी नगर जान पाएका छैनन् त्रिवेणी क्षेत्रमा अस्पताल नभएकाले नेपालीहरूलाई थप समस्या परेको छ उनीहरू उपचारको लागि भारत जाने गर्दछन् नवलपरासीको स्थानीय प्रशासनले भने यसबारेमा केही जानकारी नभएको बताएको छ अब केही छोटा खबरहरू नवलप्रासीमा वार्षिक साढे दुई अर्ब मूल्य बराबरको दुध बिक्री हुने गरेको छ पशुपालन व्यवसायमा नवलप्रासी धेरै अघि भएकाले पनि दुधको उत्पादन बढी भएको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक उत्तम आचार्यले बताउनुभयो बाह्रको अम्लेगञ्ज स्थित आधाबार जंगलमा गैराती ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ दुर्घटनामा अर्को एकजना घाइते भएका छन् हेटोडाबाट पथलयातर्फ जाँदै गरेको ट्रक बाटोमा रोकिराखेको ट्रकसँग ठोक्कदा सर्लाही नलपुरका धर्मेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ कैलालीको टिकापुर स्थित रानी कुलामा डुबेर एकजना बेपत्ता भएका छन् माछा मार्ने क्रममा कुलामा डुबेर टिकापुर नगरपालिका विजयनगरका उन्नाइस वर्षीय प्रसु चौधरी बेपत्ता भएका हुन् जङ्गली हात्तीले आतंक मचाउन थालेपछि बाराको भरतगञ्ज सिङ्गोल गाविसका बासिन्दा त्रसित भएका छन् केही दिनदेखि जसो राति जङ्गली हात्ती गाउँमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका हुन् र सर्लाईको लालबन्दीमा आज किसानहरूले व्यापारले तरकारी खरिद नगरेपछि पूर्व राजमार्गमा दुई घण्टा चक्काजाम गरेका छन् ट्राफिक प्रहरले तरकारी लैजान रोक लगाएको भन्दै व्यापारीहरूले तरकारी खरिद नगरेपछि किसानहरूले लालबन्दीमा चक्काजाम गरेका हुन् अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं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 छ भने दर्शनौ घाइते भएका छन् दक्षिण कोरियाको राजधानी सियोलबाट उडेको बोइङ सात सतहत्तर अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीले बताएका छन् विमानमा दुई सय एकानब्बे यात्रु र सोह्र चालक दलका सदस्य थिए यात्रुहरूमा एक सय एकचालिस चिनिया सतहत्तर दक्षिण कोरियाली र एकसठी अमेरिकी नागरिक थिए उनीहरूमध्ये एक सय नब्बेजनालाई सकुशल उद्धार गरिएको छ उनपचासजनाको अवस्था भने गम्भीर रहेको बताइएको छ खेल समाचार त्रिकोणात्मक क्रिकेट श्रृङ्खला अन्तर्गत आज वेस्ट इन्डिज र श्रीलङ्का बीच खेल हुँदैछ पोर्ट अफ स्पेनमा बेलुकी हुने खेल फाइनल प्रवेश गर्न दुवै टिमका लागि महत्त्वपूर्ण छ तीन खेल खेलेको वेस्ट इन्डिजको दुई जितसँगै नौ अङ्क छ भने दुई खेल खेलेको श्रीलङ्काको पाँच अङ्क छ त्यस्तै तिन खेलमा एउटा मात्र जितेको भारतको पनि पाँच अङ्क छ यो खेल जिते वेस्ट इन्डिज फाइनल प्रवेश गर्नेछ भने श्रीलङ्काले जितेमा फाइनल प्रवेश गर्ने दुवै टोलीको टुङ्गो भारत र श्रीलङ्का बीच मङ्गलबार हुने खेलबाट लाग्नेछ र ग्रान्ड स्लाम विम्बल्डन टेनिसको उपाधि भिडन्त आज हुने भएको छ लन्डनको सेन्टर कोर्टमा नेपाली समयअनुसार पौने सात बजे हुने फाइनल खेलमा एन्डे मोरे र शीर्ष वरियताका नोभाक जोकोभेस बीच प्रतिस्पर्धा हुने भएको हो सेमी फाइनलमा मुरेले पोल्याण्डका एजी यानोबेसलाई पछि पार्दै फाइनलको यात्रा तय गरेका हुन् भने भेसले अर्जेन्टिनाका ख्वान मार्टिन मार्टिन्डेलाई हराउँदै मुरेसँगको भेट पक्का गरेका हुन् आजको आज हुने खेलमा मुरेले जोकोभेसलाई पछि पार्न सके सतहत्तर वर्षपछि बेलायतले पुरुष च्याम्पियनसिपको ट्रफी उचाल्नेछ गत वर्ष मुरे रोजर फेडेररसँग पराजित भएका थिए बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रजातान्त्रिक व्यवस्था स्थापित गर्न निषेधको राजनीति गर्न नहुने